माया मेरी साँझ बने डोली चढी आउँछिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँछिन् माया मेरी साँझ बने डोली चढी आउँ रातभरि हराउँछु डुली सपनीमा बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा रातभरि हराउँछु डुली सपनीमा हाँस्दै बिपनीमा हाँस्दै पनि दिनभरि छाया बने अघि पछि हुन्छन् एकान्तमा परेलीमा लुकेर निदान साँझ बने डोली चढे फेरि ऊ भेट हाम्रो हुन्छ युग सम्म हाम्रो प्रीति दोहोरिन्छ फेरि उही गोधुलीमा भेट हाम्रो हुन्छ युग युग सम्म दोहरिन्छ यसरी नै माया मेरी सधैँ मुस्कुराउँछिन् एकान्तमा परेलीमा लुकेर निदाउँछिन् लुकेर निदाउँ बड़े